नमस्कार मण्डला अनलाइन रेडियोको समाचारमूलक प्रस्तुति डायस्पोरा डायरीमा स्वागत छ म अजित देवकोटा प्रत्येक सोमबार डेनमार्कको स्थानीय समय अनुसार बेलुका छ बजे प्रसारण हुने डायसपोरा डायरीमा नेपाल बाहिर विभिन्न देशमा छरिएर रहेका नेपाली समुदाय माझ भएका विभिन्न कार्यक्रम र गतिविधिहरू समेटिनेछन् आजको डायस्पोरा डायरी शुरू गरौं आफ्नै खबरबाट डेढ महिना अघिबाट परीक्षण प्रसारण आरम्भ गरेको मण्डला अनलाइन रेडियोले नियमित प्रसारण थालेको छ कोपनहेगनमा आयोजित एक विशेष समारोहमा डेनमार्कका लागि नेपालका राजदूत मुक्तिनाथ भट्टले रेडियोको औपचारिक उद्घाटन गर्नुभएको हो सो अवसरमा राजदूत भट्टले रेडियोले नेपाली समुदायमा एकता बढाउन र मौलिक कला संस्कृतिको प्रवर्धनमा प्रभावकारी भूमिका खेल्ने बताउँदै सफलताको शुभकामना दिनुभयो त्यसै गरी गैर आवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष दीपक सापकोटाले मण्डला रेडियोको स्थापनाले आफूलाई उत्साही बनाएको बताउँदै डेनमार्कबाट शुरू भए पनि मण्डला रेडियो विश्वभर छरिएका प्रवासी नेपालीको ढुकढुकी बन्नेतर्फ लाग्नुपर्नेमा जोड़ दिनुभयो कार्यक्रममा डेनमार्कमा रहेका सबै नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधि व्यवसायी विद्यार्थी पत्रकार तथा पेसाकर्मीको उपस्थिति रहेको थियो उहाँहरूले शुभकामना तथा प्रतिक्रिया दिँदै मण्डला अनलाइन रेडियोलाई सहयोग गर्न आफूहरू सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष रामचन्द्र पाठक पूर्व अध्यक्षहरू त्रिलोचन सापकोटा यमलाल सुवेदी जनप्रगतिशील मञ्चका पूर्व अध्यक्ष उदयराज गौतम नेपाल म्युजिक फेस्टिभलका रञ्जन ओझा र महेश कंसाकार जनसम्पर्क समिति डेनमार्कका संस्थापक अध्यक्ष नवीन पौडेल स्क्यान्डेनेभियन हेल्पका अध्यक्ष पुरूषोत्तम रञ्जितकार फोकस नेपालका बुद्धि सापकोटा अभियान नेपालका शशि श्रेष्ठ हाम्रो नेपाल हामी नेपालीका सुधीर लामा नेपाल स्ट्रीट फेस्टिभलका पूर्ण बन्धन गर्ल्स युनियनका देवश्री कोइराला र श्रेया महर्जन नेपाली स्कूल डेनमार्कका दीपक तिवारी रेस्टुरेन्ट व्यवसायी बबी छेत्री लगायतले मण्डला अनलाइन रेडियोको सफलताको लागि शुभकामना दिनुभएको थियो मण्डला अनलाइन रेडियोले जुलाई बीसदेखि परीक्षण प्रसारण आरम्भ गरेको थियो डेनमार्कबाट नेपाली भाषाको पहिलो अनलाइन रेडियो शुरू भएको उपलक्ष्यमा नेपाल सरकारका प्रवक्ता तथा प्रमुख राजनैतिक दलका नेताहरूले शुभकामना दिनुभएको छ विदेशमा यस प्रकारको थालनी सकारात्मक भएको भन्दै उहाँहरूले भाषा संस्कृति र मौलिकता संरक्षणमा प्रवासमा रहेर मण्डला अनलाइन रेडियोले सराहनीय कामको शुरूआत गरेको बताउनुभयो थप सामग्री सहित सहकर्मी पवनराज पौडेल डेनमार्कबाट सञ्चालित मण्डला अनलाइन रेडियोले डेढ महिना लामो परीक्षण प्रसारणपछि नियमित प्रसारण आरम्भ गरेको अवसरमा नेपाल सरकारका प्रवक्ता त्यसै गरी नेपालका विभिन्न राजनैतिक दलका नेताहरूले शुभकामना प्रदान गर्नु भएको छ नेपाल सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजाल डेनमार्कको कोपेनहागनबाट मण्डला अनलाइन रेडियो प्रसारण गर्नु भएको अत्यन्त खुसी लागेको छ मण्डला अनलाइन रेडियोको सफलताको शुभकामना व्यक्त गर्छु मेरो आफ्नो तर्फबाट नेपाल सरकारको प्रवक्ताको हैसियतमा नेपाल सरकारको तर्फबाट विदेशमा बस्ने नेपालीहरू विशेष त युरोप त्यसमा पनि डेनमार्कमा बस्ने नेपालीहरूले आफ्नो कला संस्कृति धर्म परम्परा नबिर्सिनुहोस् त्यसको बारेमा समय समयमा जानकारी प्राप्त होस् त्यस उद्देश्यका साथ तपाईँले सञ्चालन गर्न थाल्नुभएको यो कार्यक्रम अति नै उपयोगी हुन्छ भन्ने मलाई लागेको छ त्यसैले पनि थप सफलताको शुभकामना व्यक्त गर्दछु साथै दसैँ तिहार छ नयाँ वर्ष नेपाल सम्मतको र म पूजाको बेला सुरु हुन थालेको छ त्यसैले सबै चाडपर्वमा डेनमार्क भरि बसोबास गर्नुहुने अझ युरोपमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली र नेपालका शुभेच्छुहरूका लाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु डाक्टर मिनेन्द्र रिजाल नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री मण्डला अनलाइन रेडियोले नियमित प्रसारण आरम्भ गरेको यो सुखद अवसरमा हामीलाई नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलज्यूले पनि शुभकामना दिनुभएको छ युरोपभरि छरिएर रहेका नेपालीहरूलाई सुसूचित गर्ने उद्देश्यले डेनमार्कबाट मण्डेला अनलाइन रेडियो सञ्चालन हुन गइरहेको खबरबाट म धेरै उत्साहित भएको छु नेपालको राजनीति संस्कृति नेपालको विकास नेपालको प्रगति नेपालको समाचार बारे विदेशमा रहेका नेपालीहरूलाई जानकारी दिने उद्देश्यबाट यो रेडियो सञ्चालित भइरहेको छ म यस अवसरमा सम्पूर्ण युरोप भरिरहेका नेपालीहरूलाई वाहन चाडबाट दसैँ लगायतका पर्वहरूको शुभकामना दिन चाहन्छु र यो रेडियोको यो अनलाइनको उत्तरोत्तर प्रगति होस् यसले सारा नेपालीमा सूचना सञ्चारित गर्दै रहोस् र जानकारी दियोस् र देशको लोकतन्त्र र देशको उन्नतिको लागि सहयोगी बनोस् मेरो शुभकामना उहाँ हुनुहुन्थ्यो नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल मण्डला अनलाइन रेडियोले नियमित प्रसारण आरम्भ गरेको सुखद अवसरमा शुभकामना सन्देश दिँदै अबको क्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीज्यूको शुभकामना सन्देश डेनमार्कबाट शुरू हुन लागिरहेको मण्डला अनलाइन रेडियो नेपालीहरू जो डेनमार्कमा हुनुहुन्छ उहाँहरूको निम्ति डेनमार्कमा रहेका अरू नेपाली बाहेकका अरूका निम्ति र नेपालभित्र रहेका तमाम नेपालीहरूका लागि र अरू देशमा रहेका नेपालीहरूका लागि समेत यो खुसीको कुरा हो डेनमार्कमा रहेका नेपालीहरूले आफ्नो कला संस्कृति साहित्य आफ्नो भूगोल आफ्नो इतिहास आदिको बारेमा स्मरण गर्ने मौका पाउँछन् नजानेका कुरा सिक्ने मौका पाउँछन् र जो गैर नेपाली छन् उनीहरूले नेपालबारे परिचय पाउँछन् नेपालको गौरवपूर्ण इतिहास नेपालको प्राचीन सभ्यता नेपालको संस्कृति यी सबै कुराहरू जान्ने बुझ्ने मौका पाउँछन् र विदेशमा यस प्रकारको अनलाइन रेडियोको स्थापना र सुरुवात नेपालीहरूका निम्ति देशभित्र भएका नेपालीहरूका निम्ति पनि अत्यन्तै खुसीको कुरा हो किनभने नेपालीहरू जहाँ छन् त्यहाँबाट देशलाई माया गर्दछन् आफ्नो देशको सभ्यतालाई संस्कृतिलाई माया गर्दछन् त्यस संस्कृति अन्तर्गतका भाषा जस्ता कुराहरूलाई माया गर्दछन् राष्ट्रिय एकतालाई माया गर्दछन् भन्ने कुरा यसले देखाएको छ त्यसकारण यस घडीमा म मण्डला रेडियो डेनमार्कको पूर्ण सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु मेरो पार्टीको तर्फबाट र मेरो तर्फबाट पनि मैले विश्वास लिएको छु म यस अवसरमा यस अनलाइन रेडियोको सफलताको निम्ति फेरि पनि हार्दिक शुभकामना भन्न चाहन्छु र हामी नेपालीहरूको ठुलो चाड बडा दसैँ हाम्रो अगाडि आइरहेको छ यस अवसरमा पनि म यहाँहरू सबैमा शुभकामना भन्न चाहन्छु मण्डला एफ अनलाइन रेडियोले अझ धेरै जनतालाई आकर्षित गर्ने सुसूचित गर्ने शिक्षित गर्ने र मनोरञ्जन दिने कामहरू गर्न सक्नेछ भन्ने मैले ठानेको छु र यसले नेपालीहरूका बिचमा सामिप्यता बढाउने कुरा र भावनात्मक एकतालाई जोड दिने कुरा यसमा पनि योगदान पुर्याउनेछ भन्ने मैले ठानेको छु थियो नेकपा एमालेका अध्यक्ष केपी ओलीज्यू मण्डला अनलाइन रेडियोले नियमित प्रसारण आरम्भ गरेको अवसरमा शुभकामना सन्देश दिँदै अब एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशज्यूको शुभकामना सन्देश मण्डला अनलाइन रेडियोको प्रसारण डेनमार्कबाट हुने कुरा सुन्दा साह्रै खुसी लागेको छ यसले आजको सञ्चारको साधनको सदुपयोग गरेर नेपालको बारेमा नेपाललाई चिनाउने सन्दर्भमा आफ्नो रेडियो मार्फत प्रसारण मार्फत महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने विश्वासका साथ सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु विश्वभरका नेपालीहरूको माझ मात्र होइन अन्तर्राष्ट्रिय समुदायको माझ नेपालको परिचय स्थापित गर्न यसले भूमिका खेल्नेछ र नेपालीहरूको बीचमा एकताको भावलाई सुदृढ गर्न पनि सुदृढ गर्न पनि यसको महत्त्वपूर्ण योगदान हुनेछ भन्ने म ठान्छु यसै मार्फत अहिले केही समय दिनपछि नै विजयादशमी पर्व आउँदैछ यसको अवसरमा पनि मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु उहाँ हुनुहुन्थ्यो एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायण खाजी श्रेष्ठ प्रकाश मण्डला अनलाइन रेडियोले नियमित प्रसारण आरम्भ गरेको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल सरकारको तर्फबाट र नेपालका प्रमुख राजनैतिक दलहरूको तर्फबाट प्राप्त यी शुभकामना सन्देशहरूका लागि हामी यहाँहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं र आगामी दिनमा यहाँहरूले गरेको अपेक्षा अनुरूप अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छौ डेनमार्कमा पहिलो पटक साहित्यिक डबली सम्पन्न भएको छ डेनमार्क डबली नाम दिइएको सो कार्यक्रममा कोपनहेगनमा बसोबास गर्ने दर्जन भन्दा बढ़ी साहित्यकारहरूले आ आफ्ना रचना वाचन गर्नुभएको थियो कार्यक्रममा साहित्यकार प्रभात किरणले डेनमार्क डबलीको स्थापनाको बारेमा जानकारी दिनुभएको थियो आउँदा डबली साहित्यमा मात्रै नभएर जुनसुके सरोकारका विषयमा पनि केन्द्रित हुन सक्ने उहाँको भनाइ थियो कार्यक्रममा आफ्नो कार्यकाल सकेर नेपाल फर्कँदै गर्नुभएका नेपाली दूतावासका कर्मचारी तथा साहित्यकार उत्तम न्यौपानेलाई विदाई समेत गरिएको थियो उहाँलाई गैर आवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष दीपक सापकोटाले मायाको चिनो प्रदान गर्नुभएको थियो डबलीमा पूर्णबन्धन सुमन थापा विष्णु पौडेल देवेन्द्र प्रसाई पूर्ण बस्नेत प्रभात खनाल प्रेमचन्द्र भण्डारी कृष्ण पौडेल पुकु खत्री प्रहलाद मिश्र दीपक सापकोटा राजमान तामाङ लक्ष्मण गैरे कमल राज शर्मा गोविन्द भट्टराई गणेश ढकाल कुसुम भट्टराई रोशन खतिवड़ा लगायतले आ आफ्ना रचना सुनाउनु भएको थियो कार्यक्रमको समापन गैर आवासीय नेपाली संघ डेनमार्कका पूर्व अध्यक्ष मोहनराज मिश्रले गर्नुभएको थियो विजयादशमी दुई हजार एकात्तरको अवसरमा डेनमार्कको कोपनहेगनमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ गैर आवासीय नेपाली संघ डेनमार्क नेपाल जनप्रगतिशील मंच नेपाल लोकतान्त्रिक मंच नेपाली जनसम्पर्क समिति र क्रिएटिभ नेप्लिज उमन मिलेर कार्यक्रमको आयोजना गरेका हुन् कोपनहेगनमा बसोबास गर्ने नेपालीहरूको उपस्थिति रहेको कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार समाजका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए गैर आवासीय नेपाली संघ नर्वेको आयोजनामा ओस्लोमा दशैंको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा नेपाल सम्बन्धी वृत्तचित्र नेपाली फेसन शो तथा हस्तकला प्रदर्शनी समेत गरिएको थियो स्थानीय नेपाली तथा नेपाली संस्कृतिमा चासो राख्ने नर्वेली समेतको उपस्थिति रहेको कार्यक्रममा नेपाली परिकारलाई धेरैले मन पराएका थिए कार्यक्रमबाट केही मात्रामा भए पनि नर्वेली माझ नेपालको परिचय दिन सकिएको गैर आवासीय नेपाली संघ नर्वेका अध्यक्ष सुरोज थापाले बताउनुभयो नयाँ बन्ने संविधानमा गैर आवासीय नेपालीले निश्चित अधिकार सहित विशेष नागरिकता पाउने सम्भावना देखिएको छ संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको हालै सम्पन्न बैठकले यस्तो सम्भावना देखाएको हो यद्यपि यस प्रकारको नागरिकता वाहकलाई मताधिकार लगायत राजनैतिक अधिकार भने हुने छैनन् आयरल्याण्डको डब्लिनमा नेपाली महोत्सव सम्पन्न भएको छ स्थानीय फोनिक्स पार्कमा भएको महोत्सवको संयुक्त अधिराज्य र सहप्रमाणीकरण आयरल्याण्डका लागि कार्यवाहक नेपाली राजदूत तेज बहादुर क्षेत्री र डब्लिन महानगरका कार्यवाहक लर्ड मेयर टेरेसा केगेनले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो नेपाली दूतावास नेपाल आयरल्याण्ड समाज र गैर आवासीय नेपाली संघ आयरल्याण्डले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन् कार्यक्रममा विभिन्न तस्विर तथा चित्रकला प्रदर्शनीका साथै सांस्कृतिक प्रदर्शनी समेत गरिएको थियो महोत्सवले नेपालको पर्यटन तथा संस्कृतिको प्रवर्धनमा सहयोग पुगेको आयोजकहरूले बताएका छन् यसै गरी लन्डन दूतावासमा पनि पर्यटन प्रवर्धनको लागि एक कार्यक्रमको आयोजना गरिएको थियो कार्यक्रममा नेपालका पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमाथि सहभागी विदेशीहरूलाई जानकारी गराइएको थियो कार्यक्रममा त्यहाँ स्थित कार्यवाहक राजदूत तेज बहादुर क्षेत्रीले वर्षेनी चालिस हजारको हाराहारीमा बेलायती पर्यटकले नेपालको भ्रमण गर्ने गरेको बताउनु भएको थियो डायसपरा डायरीमा प्रवासमा रहेका नेपाली समुदायका गतिविधि तथा कार्यक्रम एवं सूचनाहरू समेटिने गर्दछन् तपाईँको शहर तथा देशमा पनि प्रवासी नेपाली माझ भएका गतिविधिहरू हामीलाई पठाउन सक्नुहुन्छ हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो info at Mandala online radio dot com आजको डायसपरा डायरी यति नै अर्को सोमबार बेलुका छ बजेसम्मको लागि डायसपरा डायरीका सबै सहकर्मीहरूसँगै म अजित देवकोटा पनि बिदा हुन्छु नमस्कार तपाईँ सुन्दै गर्नुहोस् मण्डला अनलाइन रेडियो